नि खान्न म त अस्ट्रेलिया अमेरिका युरोपतिर जान्न म त स्वाभिमानी नेपाली हुँ पाखुरीले पेट भर्छु दाइजो दिन्छु भन्छु भने तिम्री छोरी लान्न म त दाइजो दिन्छु भन्छु भने तिम्री छोरी लान्न म त अहो निकै मिठो निकै गुलियो निकै चोटिलो मुक्तक कार्यक्रमको सुरुवातमा मैले तपाईँहरू समक्ष राखेँ श्रोता यो मुक्तक मुक्तकार गणेश प्रसाद खतिवडाजीको दुधकौशीका गाउँपालिका वडा नम्बर तिन पञ्चन सोलुखुम्बु उहाँको घर हो गणेश प्रसाद खतिवडाजीका यिनै चुस्किला मुक्तकरपहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला मैले सुरु गर्न चाहेँ आजको यो वसाइमा तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त मुक्तकरपहरू मुक्तकहरू मसँग छन् तपाईँले मुक्तकमाला at the rate gmail dot कममा मुक्तक पठाउनु भएको छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ म आलो पालो जोड्दै जानेछु हेरौँ निर्धारित समयसम्म कति सक्छु म मुक्तक राख्न हामीसँगै रहनुहोस् ल नदी छाडी सागरमा राखेर डुङ्गा मैले नदी छाडी सागरमा राखेर डुङ्गा मैले बोली भएर पनि देखेँ यहाँ गुङ्गा मैले जति भक्ति उति शक्ति मानेर बस्दा गल्ती गरेछु धेरै पुजेर ढुङ्गा मैले गल्ती गरेछु धेरै पुजेर ढुङ्गा मैले मैले अर्को मुक्तक जोडेँ श्रोता यो मुक्तक सन्तोष भट्टराईजीको अर्घ खाँची हङ्सपुर उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्घाखाँची हंसपुरबाट सन्तोष भट्टराईजी यसरी नै कार्यक्रम उक्तकमालामा आउँदै गर्नुहुन्छ नियमित रूपमा मिठो माया बोकेर कार्यक्रममा म अर्को मुक्तक जोड्छु श्रोता अर्को मुक्तक समूहसँग रमेश ओलीजीको पहिले मलाई जीवन जिउने आधार बनाएर पहिले मलाई जीवन जिउने आधार बनाएर मायाको सानो सुन्दर संसार बनाएर अहिले भन्दैछौ रे उदेखि धेरै टाढा जान्छु बीच किनार म नवार न पार बनाएर बीच किनार म नवार न पार बनाएर रमेश ओलीजी चौरजारी नगरपालिका चौध रुक्कुम उहाँको घर हो हाल उहाँ पनि मलेसिया नै हुनुहुँदो रहेछ उहाँले हामीलाई सम्भवतः पहिलोपटक हुनुपर्छ कार्यक्रम मुक्तक मालामा मुक्तक पठाउनु भएको अर्को मुक्तक श्रोता मसँग छ टोपेन मल्लजीको उहाँ मुक्तकमा यसो भन्नुहुन्छ तिमी आरोप नलगाऊ पुरुषलाई मात्र ओहो तिमी आरोप नलगाऊ पुरुषलाई मात्र भो र नकराउ पुरुषलाई मात्र घरबार बनाउने र बिगार्ने महिलाले हो त्यसै दोषी नदेखाऊ पुरुषलाई मात्र त्यसै दोषी नदेखाऊ पुरुषलाई मात्र हो हो टोपेन मल्ल अशान्त बागलुङबाट उहाँले यसरी मुक्तक लेखेर पठाउनुभयो घरबार पुरुषले मात्र होइन महिलाले मात्र होइन हामी पुरुष महिला असमझदारीले बिग्रिने हो समझदारी भयो भने त बिग्रिने कुरै भएन पक्कै कसैलाई उहाँले सन्देश यसरी फ्याल्दै हुनुहुन्थ्यो मलाई त्यस्तै लाग्छ अर्को मुक्तक छ मसँग श्रोता प्रजित कुँवरजीको मेची कोशी महाकाली बेचिएको छ मेची कोशी महाकाली बेचिएको छ खाडीमा सोचो नेपाली बेचिएको छ अनि कसरी फुल्छ बगैँचामा नेपाल जबकि स्वदेशकै माली बेचिएको छ जपकी स्वदेशकै माली बेचिएको छ अहो प्रजित कुँवरजी बानपा चौध बायाँ खोला सिक्रे स्याङ्जाबाट उहाँले यो हामीलाई लेखेर पठाउनुभयो प्रजित बडो मिठो मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ मुक्तक मालामा यसरी नै नियमित रूपमा अब पनि श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नुहोला मसँग राजन कार्कीजीको मुक्तक रहेको छ मोरङ हरैसा उहाँको घर हो उहाँ मलेसियामा हुनुहुन्छ आज मलेसियाबाट धेरै मुक्तक मनहरूले हामीलाई सम्झनु भएको छ राजन कार्कीजीको मिठो मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोशली श्रोता तपाईँलाई समय र परिस्थितिलाई बुझ्न खुबै गाह्रो हुँदो रहेछ समय र परिस्थितिलाई बुझ्न खुबै गाह्रो हुँदो रहेछ लाग्दैछ यस लोकमा कर्तव्य पनि उधारो हुँदो रहेछ सिकारीले सिकारलाई नयाँ जीवन दिएको देख्दा यहाँ त्यो स्वार्थभन्दा कसैको माया प्यारो हुँदो रहेछ यहाँ त्यो स्वार्थभन्दा कसैको माया प्यारो हुँदो रहेछ पर्दछ जिन्दगीमा एउटा मान्छेको मायाले कति फरक पर्दछ बिछोड हुँदाको दुःखमा राजन कार्कीजीका मुक्त खराबहरूसँगै श्रोता यो मिठो गीत तपाईँले रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्सको कार्यक्रम मुक्तक मालामा सुन्नुभयो आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू लिइरहेको छु श्रोता आफैले जित्छु भन्ने गजबको ठोकुवा सबैमा हुन्छ आफैले जित्छु भन्ने गजबको ठोकुवा सबैमा हुन्छ जित्नेले विजय उत्सव मनाउँछ भने हार्नेले रुन्छ चुनावका बेला बाँडिएका आश्वासन देख्दा लाग्छ हार्नेलाई हाइसन्स हुन्छ जित्नेलाई साढे सातले चुन्छ हार्नेलाई सुन्छ हुन्छ जित्नेलाई साढे सातले सुन्छ ओहो चुनाव अगाडि कुरा मात्रै होइन अब व्यवहारमा पनि त्यसलाई देखाउनुपर्छ र त्यही भएर पनि विजयी हुने उम्मेद्वारहरूलाई गाह्रो हुन्छ भनेर मुक्तकमा मुक्तकार जय किशन अधिकारीजीले यसरी राख्नुभयो देवदह सात रूपन्दै उहाँको घर हो मुक्तकार जय किशन अधिकारीजी पनि बडो मिठो मुक्तक लेख्नुहुन्छ देवदह सात रूपन्देहीबाट हामीलाई यसरी नै सम्झाउँदै गर्नुहुन्छ देवेन्द्र दर्पण दङ्गाली बुढाथोकीजी पनि चुनावको बारेमा मुक्तकमा यसरी भन्नुहुन्छ जताततै चुनाव जित्नेहरूकै जय जयकार छ जताततै चुनाव जित्नेहरूकै जय जयकार छ जित्नेले नै विकास गर्छन् भन्ने के आधार छ हतोत्साहित नबन है हार्ने उम्मेद्वारहरू पनि हार्ने जित्नेहरू सबैको हेर त एउटै संसार छ हार्ने जित्नेहरू सबैको हेर त एउटै संसार छ उहाँले पनि हार्नेलाई मन सानो नबनाउन विशाल बनाउन मुक्तकमा यसरी आह्वान गर्नुभयो देवेन्द्र दर्पण दङ्गाली बुढाथोकीजी घोराई पन्ध्र दाङ उहाँको घर हो हाल मरूभूमिको बगरबाट भनेर हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ अर्को मुक्तक छ श्रोता मसँग वसन्त पल्लभ सुब्बाजीको थाहा छैन आज भोलि कता छ थाहा छैन आज भोलि कता छ धेरै बोतिल चोरेर बेपत्ता छ लाखौँ उजुर एउटा सुनवाई छैन निर्विरोध यो राज्यमा उनकै सत्ता छ निर्विरोध यो राज्यमा उनकै सत्ता छ वसन्त पल्लव सुब्बाजी मोरङ घर हो हाल दक्षिण कोरियामा हुनुहुन्छ सम्भवतः पहिलोपटक आउनुभयो हामीहरू समक्ष अर्को मुक्तक म कार्यक्रममा जोड्दैछु श्रोता मसँग मुक्तक रहेको छ भैरव चिन्तन केसीजीको पीडा भए मोटुमा चिन्तन रुन सक्छ पीडा भए मोटुमा चिन्तन रुन सक्छ पिर व्यथा पग्लिए यो मन रुन सक्छ फरक धारे कुरा काटेपछि कसैले बाँचुन्जेलको सहकार्य जीवन रुन सक्छ बाँचुन्जेलको सहकार्य जीवन रुन सक्छ भैरव चिन्तन केसीजी शिवालय गाउँपालिका पाँच जाजरकोटबाट उहाँले मुक्त हामीलाई लेखेर पठाउनुभयो उहाँ पनि पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष मुक्त खराबहरूको साथमा आउनुभएको अर्को मुक्तक प्रकाश मगर वियोगीजीको श्रोता मसँग रहेको छ सरकार मलाई मेरै देशको माटो चाहियो सरकार मलाई मेरै देशको माटो चाहियो एउटा शरीर अटाउनलाई पाटो चाहियो अरू केही चाहिएन यति भए पुग्छ बरु ज्यान रहन्छेल अलिकति आँटो चाहियो ज्यान रहन्छेल अलिकति आँटो चाहियो धेरै दिनपछि प्रकाश मगर वियोगीजी हाम्रो कार्यक्रममा आउनुभयो धेरै दिनपछि आउनु भएर पनि होला उहाँले आफ्नो सम्पर्क ठेगाना मुक्तकसँगै छुटाउनु भयो अर्को पटक आउँदा पक्कै उहाँले मुक्तकसँगै आफ्नो सम्पर्क ठेगाना पनि अटाउनु हुनेछ कार्यक्रममा म अर्को मुक्तक जोड्दैछु श्रोता मसँग मुक्तक रहेको छ सुरेन्द्र शाहीजीको दिलै नभा जस्तो गर्छौ तिमी दिल भएर पनि अह दिलै नभा जस्तो गर्छौ तिमी दिल भएर पनि हाँसेका छन् कयौँ जिन्दगी मुस्किल भएर पनि सगर ओडेर नै निधाइरहेछन् कोही कोही यहाँ तिमी त निधाएकै छैनौ रे मन्जिल भएर पनि तिमी त निधाएकै छैनौ रे मन्जिल भएर पनि वाह यो बडो गजबको बडो मिठो बडो गुलियो स्वादिलो मुक्तक सुरेन्द्र साईजीको डोल्पा उहाँको घर हो सुरेन्द्र साईजी पनि बडो गजबको मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ कार्यक्रममा यसरी नै अब भने श्रोता हामी अर्को एउटा गीत सुन्नुहोला मसँग मुक्तक प्रकाश पाठकजीको रहेको छ शिवराज दुई कपिल वस्तु उहाँको घर हो प्रकाश पाठक सिका मुक्त खरबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली श्रोता तपाईँलाई के के सिकाउँछ यो जीवनले खल्ती रित्तो भएपछि के के सिकाउँछ यो जीवनले खल्ती रित्तो भएपछि अझै के के सोध्छ यो मनले खल्ती रित्तो भएपछि यस कारण पनि एक्लै जिउने बानी बसाल्नुपर्छ चिन्नै छाड्छन् आफन्तजनले खल्ती रित्तो भएपछि चिन्नै छाड्छन् आफन्तजनले खल्ती रित्तो भएपछि पैसा हो पैसा साथी दिन लैजा पैसा हुने म जाति छडबरुमै खुरा पाते पैसा पैसा मान्छेको जीवन पैसा पैसा पैसा दुनियाँ घुम्छ पैसामा पैसा पैसा मान्छेको जीवन पैसा पैसा पैसा दुनियाँ घुम्छ पैसामा न तातो हो न त चिसो नै न तितो छ न त मिठो नै न उज्यालो हो न त अन्धकार अन्य जीवनको आधार पैसा प्यास पैसा जन्माउने शीघ्र भक्ति यसमै छ सारा पैसा पैसा शक्ति हो लुट पैसा पैसा पैसा दिलको साहस पैसा पैसा हो पैसा साथी दिन्छ जा छाती पैसा हुने म जाति छडबरुमै खुरा पाते पैसा पैसा मान्छेको जीवन पैसा पैसा पैसा दुनियाँ घुम्छ पैसामा पैसा पैसा मान्छेको जीवन पैसा पैसा पैसा दुनियाँ घुम्छ पैसामा Abbas, để đứa bị dân sẽ khá đập kế đó sao mà đó cho mẹ gạt mà cá thịt đó nước tắc mà đó đứng ăn mà có thơ mà nó mà nở đi cố sạch mà cá thịt đó xuống đứa con nổi đó न प्रकाश पाठकजीका मुक्त खराबहरूसँगै श्रोता यो मिठो गीत तपाईँले सुन्नुभयो रेडियोभिजनमा हुनुहुन्छ तपाईँहरू कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ तपाईँ कार्यक्रम मुक्तक माला नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मनपरी हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रममा आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रम युट्युबमा पनि तपाईँले भेटाउन सक्नुहुन्छ आजको यो अङ्कमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त करपहरू जोडिरहेको छु श्रोता न आशिष लाग्छ यो कलियुगमा न आशिष लाग्छ यो कलियुगमा बरु अर्काकै रिस लाग्छ यो कलियुगमा यहाँ भिड्नेहरू मौका कुरी बस्छन् नखाएकै बिस लाग्छ यो कलियुगमा नखाएकै बिस लाग्छ यो कलियुगमा हो है यो मुक्तक रामशरण श्रेष्ठजीको चिसा पानी रामेछाप उहाँको घर हो रामशरण श्रेष्ठजीले Chisapani Nepal dot blogspot dot कममा कार्यक्रम मुक्तक माला नियमित रूपमा अपडेट गर्दै गर्नुहुन्छ मुक्तक पनि बडो गजबको लेख्नुहुन्छ बडो मिठो लेख्नुहुन्छ आउनुहुन्छ हामीलाई यसरी नै मिठो माया बाँड्नको निमित्त मिठो मुक्तकको स्वाद चखाउनको निमित्त रामशरण श्रेष्ठजीका यिनै मुक्त करपहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता किशोर बहादुर मल्लजीको बाहिरको ढुङ्गा मन्दिरभित्र भगवान भइदिन्छ बाहिरको ढुङ्गा मन्दिरभित्र भगवान भइदिन्छ ढुङ्गा ढुङ्गा नै हो आखिर उसकै सम्मान भइदिन्छ तिमीले व्यर्थै मान्छेलाई मान्छे होइन भनिदिन्छौ र मलाई यो रङ्गीन संसार पनि सुनसान भइदिन्छ मलाई यो रङ्गीन संसार पनि सुनसान भइदिन्छ किशोरबहादुर मल्लजी खरिगैरा दैलेखका मुक्तकार हालमा मलेसियामा हुनुहुन्छ बडो कसिलो मुक्त गर परेको साथमा पहिलो पटक हुनुपर्छ कार्यक्रममा उहाँ काँचिनुभयो आगामी अङ्गमा पनि उहाँका मुक्तकको स्वाद हामी यसरी नै लिनेछौँ मैले आशा राखेँ अर्को मुक्तकमा कार्यक्रममा लिँदैछु श्रोता मसँग मुक्तक छ दिनेश पिसिजीको जति सुन्दर भए नि मेला केही दिनको हुन्छ हो नि जति सुन्दर भए नि मेला केही दिनको हुन्छ जसरी गुरु पनि त चेला केही दिनको हुन्छ जति दुःख पाए पनि हामीले हार्नु हुँदैन मित्र आखिर दुःखको यो बेला केही दिनको हुन्छ मित्र आखिर दुःखको यो बेला केही दिनको हुन्छ दिनेश पिसिजी चौकुने गाउँपालिका चार बिजौरा सुर्खेतका मुक्तकमन हाल उहाँ कुरुक्षेत्र भारतमा हुनुहुन्छ सुन्दर मुक्तक खराबहरूको साथमा हामीलाई कुरुक्षेत्र भारतबाट मुक्तक पठाउनुभयो अर्को मुक्तक निरु अभागीजीको श्रोता मसँग रहेको छैन भन्छौ मेरो माया कलेजीलाई सोध छैन भन्छौ मेरो माया कलेजीलाई सोध जुनलाई होइन जुन र अँधेरीलाई सोध आउँदा जाँदा मेरो पैतालाले खियाएको डोब बाँकी होला नचै बलै सिलाइ सोध डोब बाँकी होला नचै बलै सिलाइ सोध ओहो निरु अबागीजी ऐसेलु घरका तिन खोटाङका मुक्तकार हालुवा परदेशबाट आउनुभयो मुक्तकमालामा धेरै लामो समय पश्चात उहाँले हामीलाई सम्झनुभयो कत्ता हराउनु भएको थियो कुनै मुक्तकार निरु अभागीजी यो समयसम्म अर्को मुक्त कार्यक्रममा म लिँदैछु श्रोता मसँग मुक्तक छ गोविन्द काफले मुक्तिजीको वर्षौँसम्म नफेरिएको बुढी आमाको चोली उस्तै छ वर्षौँसम्म नफेरिएको बुढी आमाको चोली उस्तै छ सालै पछि गरिबको बस्ती बगाउने खोली उस्तै छ भदौरे भेल जस्तै नेताहरूको विश्वास कसरी गर्नु र चुनावमा मात्र विकासका कुरा गर्ने बोली उस्तै छ चुनावमा मात्र विकासको कुरा गर्ने बोली उस्तै छ यो व्यङ्ग्य मुक्तकार गोविन्द काफले मुक्तिजीको माथा गढी एक चिरीपानी पाल्पा उहाँको घर हो गोविन्दजी नियमित रूपमा आउनुहुन्छ हामीहरू समक्ष रसिला मुक्त खराबहरूको साथमा कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ देवराज भन्तनाजीको दृष्टिबिहीनको सहरमा ऐना बेचियो दृष्टिविहीनको सहरमा ऐना बेचियो बुद्धको देशमा बोका देखियो बाआमालाई वृद्धाश्रममा राखी दुखै दुःखको कहानी लेखियो दुखै दुःखको कहानी लेखियो ओहो हो देवराज वन्तनाजी निकै लामो समय पश्चात आउनुभयो कात्का मुक्तक मालामा मिठो मुक्तक लेख्नुहुन्छ मुक्तकसँग सँगै उहाँले आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनुभयो अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्तक राम निश्चल डिसिजीको रहेको छ बागचौर नगरपालिका तिन सल्यान उहाँको घर हो हाल उहाँ कोहलपुरमा हुनुहुन्छ राम निश्चल डिसिजीका मुक्त परिसँगै कार्यक्रममा अर्को एउटा साङ्गीतिक कोशेली श्रोता तपाईँलाई यी आँखामा सधैँभरि आँसु टिलपिल बनाइदिएछ यी आँखामा सधैँभरि आँसु टिलफिल बनाइदिएछ पिरै पिरले बाँच्न झन्छन् मुस्किल बनाइदिएछ खुसी त जति खोज्दा नि पाउन सकिएन कदापि उहिले पठाउँदा दैवले यो दुखी दिल बनाइदिएछ उहिले पठाउँदा दैवले यो दुखी दिल बनाइदिएछ एक दिन नहोस् यो जीवन जहाँ एउटै बनोस् विपना सपना अनि बैरी नहोस् आफ्नै मन भिडमा खोजु के कान्तमा खोजु शिशिरमा खोजु कि बसन्तमा खोजु कार्यक्रम निश्चल डिसिजीका मुक्तकरपहरूसँग श्रोता तपाईँले यो गीत सुन्नुभयो मुक्तक मालामा सुन्नुभयो कार्यक्रममा म मुक्तक नै जोडिरहेको छु मुक्तक नै बोल्छु ल समाजले अनौठा र अचम्मका मिथक बुन्छन् समाजले अनौठो र अचम्मका मिथक बुन्छन् पुराना पानामा मिल्किएर वेदक सुक्तक रुन्छन् चार हरफमा शब्दहरू र भावको संयोजन गर्नु रसिला स्वादिला चोटिला र मिठा मुक्तक हुन्छन् रसिला स्वादिला चोटिला र मिठा मुक्तक हुन्छन् ओहो यो मुक्तक चुडा निर्विकजीको उहाँले मुक्तक लेखेर पठाउनु पठाउनुहुँदा आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ मुक्तकार चुडा निर्विकजी आगामी अङ्कमा हामी समक्ष आउँदा पक्कै आफ्नो सम्पर्क ठेगाना पनि सँगै लिएर आउनुहुनेछ कार्यक्रममा म अर्को मुक्तक जोड्छु श्रोता मसँग मुक्तक छ खगिसरा कालाजीको बोक्सी तोक्ने प्रमाण देऊ सूत्र त्यसैमाथि बोक्सी तोक्ने प्रमाण देऊ सूत्र त्यसैमाथि कार्य गाउँबाटै मलमूत्र त्यसैमाथि छिमेकीको टोकसो यहाँ विधुवामै केन्द्रित ट्याउँछन् अझ आफ्नै पुत्र त्यसैमाथि ट्याउँछन् अझ आफ्नै पुत्र त्यसैमाथि समाजमा घटिरहेको घटनालाई टपक्क टिपेर अघि सरा कालाजीले मुक्तकमा यसरी उतार्नुभयो गुल्मी उहाँको घर हो एकदम खुसी लाग्यो खगिसरा कालाजी तपाईँको यो मुक्तक हामीले प्राप्त गर्यौं अर्को मुक्त कार्यक्रममा म जोड्छु मसँग मुक्तक छ दीपक केसीजीको लागिरहन्छ सधैँ ठेस मेरो भाग्यमा लागिरहन्छ सधैँ ठेस मेरो भाग्यमा खै के छ त्यस्तो विशेष मेरो भाग्यमा आउनेहरू एकैपटक तर्सिएर गइहाले लेख्या रहेछ नगर्नु प्रवेश मेरो भाग्यमा लेख्या रहेछ नगर्नु प्रवेश मेरो भाग्यमा अहो दीपक केसीजी सिमता गाउँपालिका दुई सुर्खेतका मुक्तकार हाल उहाँ जयपुरमा हुनुहुन्छ गाह्रो छ है दीपक केसीजी अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ मुक्तकार अतीत मुखियाजीको बेच्नै पर्ने इमान यो कस्तो कुर्सी आकर्षक बेच्नै पर्ने इमान यो हो कस्तो कुर्सी आकर्षक मरुन् सबै सर्वसाधारण बाँचुन् नेता भर्षक सहने मात्र सामर्थ्य हाम्रो छैन कहने हिम्मत रङ्गमञ्च देश नेता अभिनेता जनता मुक्त दर्शक रङ्गमञ्च देश नेता अभिनेता जनता मुक्त दर्शक अहो अतीत मुखियाजी मुक्तकार अतीत मुखियाजी निकै लामो समय पश्चात हाम्रो कार्यक्रममा आउनुभयो आज धेरै मुक्तकारहरू जो बिचमा हराउनु भएको थियो कार्यक्रमलाई सम्झेर समय निकालेर आउनुभएको छ हामी कतकत भएका छौँ मुक्तकार अतीत मुखियाजी उहाँको मुक्त खरबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ चन्द्रमन निल ओमजीको दिन पनि नभनी रात पनि नभनी दिन पनि नभनी रात पनि नभनी छोडी आयो पस्केको भात पनि नभनी असल प्रेमिका हौ जन्म दिने बा आमा त्यागी आयो कुनै थियो जात पनि नभनी त्यागी आयो कुनै थियो जात पनि नभनी उहाँ अर्को मुक्तकमा सँगै भन्नुहुन्छ तिम्रो मायालाई मैले कदर गर्नुपर्छ तिम्रो मायालाई मैले कदर गर्नुपर्छ र तिमीले पनि थोरै घमण्ड बदर गर्नुपर्छ तिमी नपे भए म सय नै भइदिउँला समझदार भई त्रुटि सदर गर्नुपर्छ समझदार भई त्रुटि सदर गर्नुपर्छ मुक्तकार चन्द्रमन निल ओमजी जन्मथलो खोटाङ हाल उहाँ युए दुबईबाट आउनुभयो र उहाँले मलाई सम्भव भए दुईवटै मुक्तक राख्नुहोस् है एक अर्कामा मुक्तक परिपूरक छन् भन्नुभएको छ मैले दुईवटै मुक्तक राखेँ है त अब अनि कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ श्रोता मसँग मुक्तक रहेको छ सुकराज लिम्बुजीको उहाँको घर पथरी शनिसरे नौ कुसे मोरङ हो हाल उहाँ धरानमा हुनुहुन्छ सुकराज लिम्बूको मुक्तकसँगै अबको क्रममा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता गयो हजुर वैँस उमेर गयो गयो हजुर वैँस उमेर गयो समय नै छल्दै घुमेर गयो विश्वास गरेको थिएँ आँखा चिम्ली उसले पनि अर्कैलाई चुमेर गयो उसले पनि अर्कैलाई चुमेर गयो तिमीले बाटो फेर्यो अरे अर्कैलाई हेर्यो अरे सुखराज लिम्बू मुक्तकार उहाँकै मुक्त खरबहरूसँगै श्रोता यो मिठो गीत तपाईँले सुन्नुभयो आजको यो अङ्कमा तपाईँहरूकै मुक्त खराबहरू आलो पालो जोड्दा जोड्दै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ तपाईँले पठाउनुभएका बाँकी मुक्त खराबहरूमा आगामी अङ्कमा जोड्नेछु यो समयसम्म कार्यक्रम सुन्दै आउँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ तपाईँले मुक्तक पठाउन सक्नुहुन्छ प्रतिक्रिया बाँड्न सक्नुहुन्छ त्यसको लागि मुक्तक माला at the rate gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ एमयुकेटिएके मुक्तक एमएलए माला मुक्तक at the rate gmail dot com त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तक माला भनेर सर्च गर्नुभयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर खराबहरू प्रतिक्रियाहरू तपाईँले बाँड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनको निमित्त कवितालाई पनि धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झाउँदै म मदन भण्डारी जाँदा जाँदै आजलाई भने एउटा नयाँ गीत प्राप्त भएको छ हामीलाई यस गीतलाई हामीलाई मुक्तक पठाइरहनुहुने मुक्तकार युवराज सफलजीको शब्द रहेको छ कृष्ण भारद्वजीले यस गीतमा सङ्गीत पर्नुभएको छ भने निरा राणावाडजीले यो गीत गाउनु भएको छ युवराज सफलजीको यही गीत तपाईँलाई छोड्दै कार्यक्रमबाट बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय